किसान नरनाथ लामिछानेको सम्म परेको जग्गामा पनि अहिले हरियो तरकारी फलेका छन् सबै खालका मौसमी तरकारीहरू छन् उहाँले भन्नुभयो सबै किसिमका तरकारीहरू उत्पादन गरिएपछि एकातिरको घाटा अरूले पुरा गर्छ बन्द काउली बोडी गोलभेडा लगायतका तरकारीहरू आफ्नो बारीमा उत्पादन भइरहेको उहाँको भनाइ छ हाम्रो उत्पादन चितवनमा मात्र होइन पोखरा काठमाडौँ लगायतका बजारमा पनि लाने गर्छौँ उहाँले भन्नुभयो पछिल्लो समय चितवनमा तरकारी र फलफुल जति उत्पादन भएको छ त्यसले बिस्तारै चितवनमा पुर्याएर बाहिर पनि निर्यात बढाउँदैछ नरनाथ चितवनकै तरकारी उत्पादनका लागि अग्रज किसान समेत मानिनुहुन्छ तरकारी उत्पादन गरे गरेर मात्रै उहाँले वर्षमा दस लाख रुपियाँभन्दा बढी आमदानी गर्नुहुन्छ नेपाली कङ्ग्रेस र ए माओवादी निकटका कर्मचारी सङ्गठनले जिल्ला विकास समिति चितवनको कोठा कब्जा गरी कार्यालय सञ्चालन गरेका छन् जिल्ला विकास समितिको सेतो भवनको माथिल्लो तला ए माओवादी निकटको राष्ट्रिय निजामती कर्मचारी सङ्गठनले कब्जा गरेको छ भने तल्लो तलाको भवन कङ्ग्रेस निकटको राष्ट्रिय कर्मचारी युनियनले कब्जा गरेको जिल्ला विकास समिति चितवनले जनाएको छ नेपाल निजामती कर्मचारी सङ्गठनलाई जिल्ला विकास समितिले एक दशक अगाडिदेखि कार्यालय सञ्चालन परियोजनका लागि भवन दिएको तर आफूहरूलाई नदिएको भन्दै जीविसका कोठा कब्जा गरी कार्यालय स्थापना गर्दै बोर्ड टाँसेको उनीहरूले दावी गरेका छन् ए माओवादी निकटको राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष एमनाथ पौडेलले निजामती कर्मचारी सङ्गठनलाई जीविसले भवन दिएको तर आफूहरूलाई वास्ता नगरेकाले बाध्य भएर कोठा लिई कार्यालय सञ्चालन गरेको बताउनुभयो नेपाली कङ्ग्रेस निकटको निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष रवि तिमल सिन्हाले निजामती कर्मचारी सङ्गठनले सिंहको घर नै पाएर माथि तला थप्दा समेत आफ्नो सङ्गठनलाई कोठा समेत नदिएकाले जीविसको कोठामा कारले सञ्चालन गरेको बताउनुभयो यता निजामती कर्मचारी सङ्गठन चितवनका अध्यक्ष मङ्गलराम दराईले निजामती कर्मचारी सङ्गठन निजामती कर्मचारीहरूको छाता सङ्गठन भएकाले यसले विधिवत रूपमा नै भवन पाएको दावी गर्नुभयो यसबारेमा जिल्ला विकास समिति चितवनका प्रमुख बन्धु प्रसाद बास्तोलासँग पटक पटक बुझ्न खोज्दा विदाको दिन भन्दै उहाँ सम्पर्कमा आउनु भएको छैन नेपाल विद्यार्थी सङ्घ चितवनमा अधिवेशन सम्बन्धी विवाद झन चुलिएको छ सङ्घ चितवनको छ गते हुने भनेको अधिवेशन जिल्ला समितिले बिहिबार मात्र स्थगित गर्ने निर्णय गरेको थियो तर अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिका रूपमा चितवन आएका अञ्जन चोलगाईले अरुणेश्वर खनाललाई जिल्ला अध्यक्षमा मनोनयन गरेपछि विवाद झन्चुलिएको हो शुक्रबार हुने भनेको अधिवेशन विभिन्न क्याम्पस तथा क्षेत्रहरूमा प्रतिनिधि छनौट विवाद र समानान्तर कमिटी गठन भएपछि त्यसलाई मिलाएर जान भन्दै कङ्ग्रेस जिल्ला समितिको सहमतिमा जिल्ला समितिले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो समितिले एकलौटी रूपमा अधिवेशन स्थगित गर्ने निर्णय गरेको भन्दै दुई उपाध्यक्षसहित पन्ध्रजना जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूले केन्द्रीय प्रतिनिधिलाई निकास दिन भन्दै लिखित रूपमा निवेदन दिएका थिए यसरी अधिवेशन स्थानमा विरोधमा उपाध्यक्ष द्वय अमृत अधिकारी राजेन्द्र डोटेल सचिव परमेश्वर खनाल सहसचिव मधुकर अर्याल अर्यालसहित पन्ध्रजनाले संयुक्त रूपमा केन्द्रीय प्रतिनिधि चौलागाईलाई निवेदन दिनुका साथै कङ्ग्रेस जिल्ला समिति तथा नेविसङ्घ केन्द्रीय समितिलाई पदार्थ दिएका थिए उनीहरूले तत्कालीन अध्यक्ष उत्तम जोशीले आफ्नो नेतृत्वलाई निरन्तरता दिन खोजेको आरोप समेत लगाएका छन् विवादका बीच शुक्रबार साँझ अधिवेशनका लागि आएका केन्द्रीय प्रतिनिधि चौलागाईले खनाललाई नयाँ अध्यक्षमा नियुक्त गरेका छन् छ महिनाका लागि अधिवेशन गराउन बनेको समितिले अधिवेशन नगरी आयु लम्ब्याउन षड्यन्त्र गरिएको आरोप शुक्रबार बुझाएको निवेदनमा उल्लेख छ निवेदनमा कङ्ग्रेस चितवनको मेलेमतोमा गरिएको अधिवेशन सार्ने निर्णयको आफूहरू विपक्षमा रहेको समेत उल्लेख छ यसअघि बिहिबार साँझ शुक्रबार गर्ने भनेको अधिवेशन यही वैशाख तेह्र गते गर्ने निर्णय नेबी सङ्घले गरेको थियो चितुवन र मकवानपुरमा भएका छुट्टा छुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ छत्तिसजना घाइते भएका छन् पश्चिम चितवनको पटियानी र गुन्जनगरमा दुईवटा दुर्घटना भएका छन् विक्रम बाबा दर्शन गरेर फर्कदै गरेको शुक्रबार पटियानी नौमा दुर्घटना हुँदा कठार तिनका तेह्र वर्षीय सुनिल गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ दुर्घटनामा परि अन्य अठारजना घाइते भएका छन् घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ त सत्तालिस शून्य पाँच नम्बरको ट्र्याक्टर तीव्र गतिका कारण दुर्घटनामा परेको थियो दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेका छन् त्यस्तै गुन्जनगरको देवीचोकमा बिहिबार राति ग सात प साठी उनपचास नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका मोटरसाइकल चालक लमजुङ परेवा डाँडाका एक्काइस वर्षीय कुशल खड्काको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा हिजो बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ यसैबीच अनेरा सुबिउ नारायणी अञ्चल कमिटीले एक विज्ञप्ति जारी गरी खड्काको निधनप्रति समवेदना व्यक्त गरेको छ कमिटीका सचिव अश्विन घिमिरेले एक विज्ञप्ति जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ पोलिटेक्निकल कलेज भोजाडमा बिएससी एजी दोस्रो वर्षमा अध्ययनरत थापा कलेजको अनेरा सिबु कमिटीका सदस्य समेत रहेका थिए उता मकवानपुरको मनहरी दुई सुनाचुरीमा बिहिबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ अन्य अठारजना घाइते भएका छन् पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नाचार्ख सोह्र बत्तिस नम्बरको ट्रकलाई सोही दिशातर्फ आउँदै गरेको नाचार्ख त्रिचालिस अडचा अडचालिस नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा सडकमा बस पल्टिँदा अठारजना यात्रु घाइते भएका हुन् घाइतेमध्ये एकजनाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ निवृत्त शिक्षकहरूले राज्यले आफूहरूलाई अपेक्षा गरेको गुनासो गरेका छन् निवृत्त शिक्षक समाज चितवनको सोह्रौँ साधारण सभा तथा चौथो अधिवेशनमा बोल्ने वक्ताहरूले अन्य सरकारी सेवाबाट अवकाश पाएकाहरूले सरह निवृत्त शिक्षकहरूले पनि सेवा सुविधा पाउनुपर्ने माग गरेका थिए निवृत्त शिक्षकहरू सेवामा रहँदाको योगदान सरकारले बिर्सिएको उनीहरूको आरोप रहेको आरोप रहेको थियो अधिवेशनले आगामी तिन वर्षका लागि एघार सदस्य नयाँ कार्य समिति चयन गरेको छ स्वास्थ्य सेवाको पहुँच नपुगेको चितवनको विकट गाउँ माडे स्थित बाँदर झुलामा पहिलोपटक सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ सरकारी स्तरबाट स्थापना गरेको स्वास्थ्य इकाइमा शुक्रबारबाट सेवा सुरु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ उपचार अभावका कारण त्यहाँ अकालमै मानिसको ज्यान जाने गरेकोमा इकाइ स्थापनासँगै स्वास्थ्य समस्याबाट पीडित हुनुपर्ने स्थानीयले समाज स्थानीय समाजसेवी श्याम खड्काले बताउनु भएको छ lions club of Bageshwari Sangam र Baba security and workers company प्रालीको संयुक्त आयोजनामा सञ्चालित एक महिने वेटर वेटरेस तथा सेक्युरिटी गार्ड सम्बन्धी तालिम शुक्रबार पटियानीमा कार्यक्रमका बीच उद्घाटन भएको छ कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लब अफ इन्टरनेसनल तिन सय पच्चिस बी नेपालका निवर्तमान डिस्ट्रिक्ट गभर्नर राजकुमार श्रेष्ठले प्रशिक्षकहरूलाई तालिमका लागि आवश्यक पर्ने स्टेसनरी एवं पाठ्य सामग्री हस्तान्तरण गरी तालिमको उद्घाटन गर्नुभएको हो लायन्स क्लब अफ बागेश्वरी सङ्गमका इलेक्टेड सेक्रेटरी सुदीप भट्टले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रममा Baba security and workers company प्रालिका प्रबन्ध निर्देशक परशुराम ढुङ्गानाले तालिमको बारेमा प्रकाश पार्नु भएको थियो नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्बर चारको पहिलो बैठकले पार्टीले जिल्ला सञ्चालन गर्न लागेको वैचारिक तथा सङ्गठन विस्तार अभियानलाई सफल बनाउने निर्णय गरेको छ एमाले केन्द्रीय सदस्य देवी ग्यावालीको प्रमुख आतिथ्यता र कमिटिका अध्यक्ष बच्चुराम भट्टराईको अध्यक्षतामा भएको बैठकले आसन्न सबिउ निर्वाचनमा अनि राष्ट्रबिउलाई विजय बनाउने कार्यमा लागि माथतका कमिटीहरूलाई निर्देश गरिएको छ बैठकमा जिल्ला अध्यक्ष जगन्नाथ थपलिया राष्ट्रिय प्रतिनिधि परिषद सदस्य विजय सुवेदी र जिल्ला सचिव तेजेन्द्र बहादुर खड्काले पार्टीले सञ्चालन गर्ने अभियानमा माथतका कमिटी एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो पूर्वी चितवनको भण्डारा छमा शुक्रबारदेखि दुई महिने निशुल्क बेतबाँस हस्तकला तालिम सुरु भएको छ घरेलु तथा साना उद्योग कार्यालय भरतपुर भण्डारा गाउँ विकास समिति र भण्डारा पर्यटन विकास समितिको संयुक्त आयोजनामा तालिम सुरु भएको हो तालिमको शुक्रबार घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत शिवदत्त भट्टराईले उद्घाटन गर्नुभयो तालिममा चालिसजनाको सहभागिता रहेको छ नेपाल शिक्षक सङ्घ रत्नगर इकाइ समितिको शुक्रबार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको छ भेलाले नारायण प्रसाद पौडेलको अध्यक्षतामा नौ सदस्य नयाँ समिति चयन गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो बारा जिल्लाको निजगढमा आयोजित मध्यमाञ्चल स्तरीय तेक्वान्दो प्रतियोगितामा चितवनको वीरेन्द्रनगरको कालिका तेक्वान्दो डोजाङ दोस्रो भएको छ निजगढ तेक्वान्डो डोजाङको आयोजनामा भएको प्रतियोगितामा कालिकाले तीन स्वर्ण र दुई रजत दुई काँसे गरी सात पदकका साथ दोस्रो भएको हो कालिकाका लागि पचपन्न साठी किलो तौलसम्ममा वीरेन्द्र श्रेष्ठ पचास पचपन्न किलो तौलसम्ममा सागर पाण्डे र बिस किलोसम्म तौलसम्ममा रूपेश खरेलले स्वर्ण दिलाएका हुन् त्यस्तै चालिसदेखि पैँतालिस किलो तौलसम्ममा सुमन थापा र पैँतालिसदेखि पचास तौलसम्ममा सन्देश पाण्डेले रजत पदक हात पारेको कालिकाका अध्यक्ष शालिकराम पाण्डेले जानकारी दिनुभयो अब पालो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 लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा ठेगाना डब्लु डट संसारकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खनाल विदा भई नमस्कार अर्पण स्थानीय समाचारको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला